विघटन गर्नुमा प्रमुख चार शक्ति जिम्मेवार भएकाले शीर्ष नेताहरूलाई बोलाउनुको अर्थ नरहेको अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो तीन दिनसम्म चल्ने महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ गर्मियामा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न सरकारले उच्च सतर्कता अपनाएको छ स्वास्थ्य सेवा विभाग अन्तर्गतको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार महामारी फैलन सक्ने चौतिसवटा उच्च जोखिमयुक्त जिल्लाहरूमा जनचेतनामूलक कार्यक्रम शुरू भएको छ तराई तथा मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लाहरूमा विशेष चेतनामूलक कार्यक्रम भइरहेको महाशाखाका प्रमुख डाक्टर जीडी ठाकुरले जानकारी दिनुभयो पहिलेका वर्षहरूमा जस्तो प्रकोप फैलिन नदिन सतर्कता अपनाइएको उहाँको भनाइ छ महाशाखाले रोगबाट बस्न पूर्व सावधानी र रोग देखिएमा तुरन्त नियन्त्रण गर्ने गरी काम थालेको हो खानेपानीको मुहान सफा गर्ने र क्लोरिन हाल्ने विषयमा खानेपानी तथा सरसफाई कार्यालयको केन्द्र र जिल्लामा समन्वयन भइरहेको ठाकुरले जानकारी दिनुभयो अहिले झाडापखला रोगाखोकी ज्वरो लगायतका रोगको प्रकोप बढ्ने समय भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ पर्याप्त मात्रामा झोल खानेकुरा खाने पोषणयुक्त खानेकुरा खाने तातो पानी पिउने आराम गर्ने खानेकुरा खानु अघि र खाइसकेपछि राम्रोसँग हात हुने रोगबाट बच्न सकिने ठाकुरले बताउनुभयो सरकारले गिद्धको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम शुरू गरेको छ अहिले हिमाली प्रकृतिसँगको सहकार्यमा सरकारले देशमा नै सबैभन्दा ठूलो संरक्षण पोस्टर तयार पारेको छ विभिन्न सार्वजनिक ठाउँमा राख्ने तयारी गरेर दुई फिट लम्बाइ र तीन फिट उचाइको पाँच हजार थान पोस्टर तयार भइसकेको चराविद डाक्टर हेम सागर बरालले बताउनुभयो त्यस्तै हिमाली प्रकृतिले पनि विभिन्न ठाउँमा प्राविधिक पठाएर विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धिको कार्यक्रम सञ्चालनको तयारी गरेको छ पहिले संरक्षणका लागि डाइक्लोफेनाको प्रयोगमा प्रतिबन्ध लगाएको सरकारले त्यसो लगत्तै देशका विभिन्न ठाउँमा गिद्ध रेस्टुरेन्ट सञ्चालनमा ल्याएको थियो अहिले नलपरासी कास्की रूपन्देही दाङ र कैलालीमा गिद्ध रेस्टुरेन्ट सञ्चालनमा छन् यसैबीच नेपालमा पाइने गिद्ध अहिले आफ्ना बचेरालाई सुरक्षात्मक तालिम दिन व्यस्त छन् गुणबाट भर्खरै बाहिरका आफ्ना बचेरालाई सुरक्षात्मक र शिकार गर्ने तालिम दिन गिद्ध व्यस्त रहेका छन् सड़क प्रयोगमा लापरवाहीको कारण धेरै पैदल यात्रुको दुर्घटनाको जोखिममा परेका छन् आकाशे पुल र जेब्रा क्रसिङको प्रयोग नगर्ने तथा सड़क डिभाइडरमा टाँगिएको डोरी नागेर बाटो काट्ने पैदल यात्रु दुर्घटनाको जोखिममा रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ जनचेतनामूलक कार्यक्रम र बारम्बार सम्झाउँदा पनि अटेर गर्ने गरेकाले धेरै पैदल यात्रु गाडीको ठक्करबाट घाइते हुने र ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको भनाइ छ जताभावी बाटो काट्नेलाई कारवाही गर्ने व्यवस्था नहुँदा त्यस्तो प्रवृत्ति मध्ये हट्न नसकेको हो गएको वर्ष पुलको प्रयोग नगर्नेलाई पचास रुपियाँ जरिवाना तिराउने गरिएको थियो तर जरिवाना रकम ब्याङ्कमा जम्मा गर्ने व्यवस्था शुरू गरिएपछि त्यस्ता पैदल यात्रुलाई कारवाही गर्ने काम रोकिएको छ विश्व स्वास्थ्य संगठनको विश्वव्यापी तथ्याङ्क अनुसार विश्वभर वार्षिक झण्डै साढे बाह्र लाख जनाको सड़क दुर्घटनामा ज्यान जाने गरेको छ जसमा दुई लाख सत्तरी हजार जना पैदल यात्रु छन् पैदल यात्रुको जोखिमलाई जोड दिँदै संयुक्त राष्ट्रसंघको आह्वानमा अहिले सड़क सुरक्षा सप्ताह मनाइँदैछ भरका पैदल यात्रुको उच्च सुरक्षाको तत्कालीन सुरक्षामा ध्यान आकर्षित गर्न सुरक्षाका उपायको खोजी सड़क सुरक्षा कार्यवाही सम्बन्धी दशकको लक्ष्य हासिल गर्न सघाउ पुर्याउनको लागि मे छ तारिकदेखि सड़क सुरक्षा सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम गरिएको छ अब पाल अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ सरकारसँगको वार्ताका लागि नेकपा माओवादीले राखेको शर्तप्रति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 गरिएको चुनावी सर्वेक्षणले संसदको कुनै पनि पार्टीलाई बहुमत नमिलेर गठबन्धनबाट सरकार गठन भए पनि त्यो कमजोर हुने देखाएको छ पाकिस्तानमा आम चुनावको परिणामको विषयलाई लिएर अन्यलता देखिएको छ सबैभन्दा बढी सिट प्राप्त गर्ने दलका नेताले गठबन्धन बनाउन पहल गर्नुपर्ने छ यसैबीच आम चुनावलाई मध्यनजर गर्दै पाकिस्तानमा सुरक्षा व्यवस्था भने कडा पारिएको छ चुनावका क्रममा आत्मघाती बम विस्फोट गराउने विद्रोहीको चेतावनी लगतै सुरक्षा व्यवस्था थप अब मजबुत पारिएको जनाइएको छ सुरक्षाका लागि छ लाख सुरक्षाकर्मी तैनाथ गरिएको सत्तरी हजार प्रहरी जवान परिचालित गरिएको र चुनाव हुने चार प्रान्तमा हजारौं अतिरिक्त सुरक्षा बल पनि खटाइएको त्यहाँ अधिकारीहरूले बताएका छन् अब खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ परान्न सभा चार बजेपछि हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको मुम्बई इण्डियन्स र पुछारमा रहेको पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म बाह्र खेल खेलेको मुम्बईले आठ खेलमा जित हात पार्दै सोह्र अङ्क जोडेको छ भने आजको खेल जिते शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्ससँग अङ्क दूरी कम गर्दै दोस्रो स्थानमा उक्लनेछ चेन्नईको बीस अङ्क छ त्यस्तै चालु सिजनमा खराब प्रदर्शन गरेको पुणे वारियर्स तेस्रो जितको खोजीमा हुनेछ यसबीच बेलुका सभा आठ बजे राज्य हुने दोस्रो खेलमा पाँचौं स्थानमा रहेको सनराइजर्स हैदराबाद र छैटौं स्थानको किङ्स इलेभेन बीच प्रतिस्पर्धा हुनेछ सम्मान बाह्र खेल खेलेको हैदराबादको चौध तथा पन्जाबको दस अङ्क छ यसअघि गैराती सम्पन्न भएको खेलमा दिल्ली डेभिल्स विरूद्ध रोयल च्यालेन्जर्स बेङ्गलोरले चार रनको रोमाञ्चक जित हात पारेको छ बेङ्गलोरले जितका लागि दिएको एक सय चौरासी रनको चुनौती पछ्याएको दिल्लीले निर्धारित ओभरमा एक सय उना अस्सी रन मात्र बनाउन सक्यो बेङ्गलोरका जयदेव उनादकट एक्लैले पाँच विकेट लिए दिल्लीका लागि भने उन्मुक्त सुन्दरी सबैभन्दा धेरै एकचालिस तथा वेन रोहररले बत्तीस रन जोडी टस हारेर ब्याटिङ गरेको बेङ्गलोरले विराट कोहलीको उनान्सय रनको मद्दतले चार विकेटको क्षतिमा एक रन बनाएको थियो र एएफसी प्रेसिडेन्टको अन्तिम खेलमा लेगी विजेता थ्री स्टार क्लबले आज चाइनिज ताइपेको ताइवान पावर कम्पनीसँग प्रतिस्पर्धा गर्दैछ खेल बेलुका छ बजेपछि दोस्रो रङ्गशालामा हुनेछ अन्तिम खेल लिमिटेडसँग एक एकको बराबरी र दोस्रो खेलमा मंगोलियाको एयरसिम क्लबलाई दुई शून्यले हराएको थ्री स्टार चार अङ्कको साथ समूह एकको शीर्ष स्थानमा छ अबहानी र ताइवान पावर कम्पनीको सम्मान दुई तथा एयरसिमको एक अङ्क छ आज नै बङ्गलादेशको अबहानी क्लब र मंगोलियाको इर्सिम बीच पनि प्रतिस्पर्धा हुँदै खेलको तीन बजेपछि हुनेछ प्रमुख समाचारका शीर्षकहरू पुनः नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरू गर्मियामा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न सरकारको उच्च सतर्कता सड़क प्रयोगमा लापरवाहीको कारण धेरै पैदलयात्रु दुर्घटनाको जोखिममा पाकिस्तानमा आज संसद प्रान्तीय एसेम्ब्ली बीचको निर्वाचन हुँदै र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुई खेल हुने हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार